हर्ज रो कार्यक्रम जस्ट फर इंजोय हार्दिक स्वागत छ कार्यक्रम जस्ट फर इन्जोयमा कार्यक्रम जस्ट फर इन्जोय लिएर उपस्थित भइसकेका छौँ प्राविधिक सेवाबाट पनि मलाई साथ मिलिराखेको छ राज र मसु तपाईँको आफ्नै साथी दिवस मगर सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुलो पाँच मेगासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम जसपर इन्जेको यो एपिसोडलाई सुन्न सक्नुहुनेछ कार्यक्रम जसपर इन्जेको यो एपिसोड लिएर हामी हरेक दिन उपस्थित हुने गर्छौँ बिहान एघार बजीको अर्पण खबरपछि करिब करिब बाह्र बजीसम्म तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुलो पाँच मेगासमा र कार्यक्रममा तपाईँलाई पनि आउन मन लागेको छ भने दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिराखेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको र कार्यक्रममा तपाईँसँग भएको प्रतिभाहरू हामी कार्यक्रममा लिनेछौँ र सुन्ने पनि छौँ तपाईँसँग तपाईँ गजल मुक्तक छुर्किलाहरू भन्न चाहनुहुन्छ भने पनि कार्यक्रममा आउन चाह आउन सक्नुहुनेछ र कार्यक्रमको सुरुवातमा भने हामी एउटा मिठो साङ्गीतिक आवाज सुन्छौँ र त्यसपछि फेरि कार्यक्रममा उपस्थित हुन्छौँ तपाईँकै गजल चुटकिला मुक्तकहरू सुन्नको लागि दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिराखेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको तपाईँ कार्यक्रममा आउँदै गर्नुहोला कार्यक्रमको सुरुवातमा एउटा मिठो साङ्गीतिक आवाज मैले किन देख्न नहुने तिमलाई पाउने सपना मैले किन पोख्न नहुने मायाको चोखो भावना जति भागु सक्दिन तिमी बाट टाढा हुन आकाश जस्तै भयो तिमी मायाले तिमीलाई छुन love. साङ्गीतिक आवाजपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु प्रोग्राम जस्ट फर इन्जोयमा सुनिराख्नु भएको छ सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थुलो पाँच मेगासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP login गरेर विश्वको जुनसुकै किनामा रहेर पनि सुनिराख्नु भएको छ कार्यक्रम जस्ट फर इन्जोयमा तपाईँकै प्रतिभाहरू हामी लिनेछौँ र सुन्ने पनि छौँ र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ तपाईँ यदि गीत गाउन चाहनुहुन्छ कुनै पनि व्यक्तिको क्यारिकेचर गर्न चाहनुहुन्छ भने पनि प्रोग्राममा आउन सक्नुहुनेछ यदि तपाईँ गजल मुक्तक सुर्केला लेख्नुहुन्छ र सुनाउन चाहनुहुन्छ भने पनि प्रोग्राममा उपस्थित जनाउन सक्नुहुनेछ आज मैले धेरै मुक्तक पाएको छु मेरो हातमा र म कार्यक्रममा वाचन गर्नेछु कार्यक्रम जस्ट फर इन्जोयको एपिसोडमा म सुरुमा वाचन गर्छु एउटा मुक्तक तपाईँको लागि म मरेर मरे पनि तिमी सधैँ म मरे पनि तिमी धेरै बाँचिराख्नु है सुख दुःखमा जहिले पनि हाँसिराख्नु है यो जुनीमा आफ्नो हुन नसकिने तिमी मेरो म मरेर तिमी धेरै बाँचिराख्नु है सुख दुःखमा जहिले पनि हाँसिराख्नु है यो जुनीमा आफ्नो हुन नसकिने तिमी मेरो अर्को जुनीमा साँचो माया साँचिराख्नु है त्यस्तै गरी अर्को मुक्तक रहेको छ स्वतन्त्र भई हिँड्ने तिम्रो सुर भएपछि स्वतन्त्र भई हिँड्ने तिम्रो सुर भएपछि मेरो जीवनका सारा सपना चकना चुर भएपछि स्वतन्त्र भई हिँड्ने तिम्रो सुर भएपछि मेरो जीवनका सारा सपना चकना चुर भएपछि आफ्नो ठान्छु तर तिमीले पराई ठाने पनि आफ्नो ठान्छु तर तिमीले पराई ठाने पनि भुल्ने प्रयास गर्छु तिमीलाई मजबुर भएपछि हो कहिले नजिक त कहिले हराएको जस्तो हो कहिले नजिक त कहिले हराएको जस्तो किन गर्छु मन पराए पनि नपराएको जस्तो फोन त घन्टौँ कुरा गरे गरे पनि तिमीले फोनमा त घन्टौँ कुरा गरे पनि तिमीले किन गर्छौ भेट्नलाई मन डराएको जस्तो जे सोचेको जिन्दगीमा त्यो हुन सकिन जे सोचेको जिन्दगीमा त्यो हुन सकिन एकान्तमा छाटीपिटी रुन सकिन समय र परिस्थितिले ठगेपछि मलाई जे सोचे थियो जिन्दगीमा त्यो हुन सकिन एकान्तमा छातीपेटी रुन सकिन समय र परिस्थितिले ठगेपछि मलाई सफलताको शिखरमा मैले छुन सकिन मुक्तक वाचन गरे मैले कार्यक्रम जस्ट इन्जेको एपिसोडमा तपाईँ पनि आउन सक्नुहुनेछ र मुक्तक भाषण गर्न सक्नुहुनेछ र गजल पनि तपाईँ लेख्नुहुन्छ भने पनि भाषण गर्न सक्नुहुनेछ त्यसको लागि दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिराखेका छौँ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर अब म फेरि एउटा गजल भाषण गर्छु तपाईँको लागि फलिरहनु फुलिरहनु कामना छ अर्पण फलिरहनु फुलिरहनु कामना छ अर्पण तिम्रो प्रगति देख्ने चाहना छ अर्पण पक्कै पनि रेडियो अर्पणको लागि लेखेको हुनुपर्छ फलिरहनु फुलिरहनु कामना छ अर्पण तिम्रो प्रगति देख्ने चाहना छ अर्पण अर्पणको प्रगतिको शुभ चिन्तक हो म अर्पणको प्रगतिको शुभ चिन्तक हो म राम्रो होस् भन्ने मेरो भावना छ अर्पण फु तिम्रो प्रगति देख्ने चाहना छ अर्पण सङ्घर्षको दुनियाँमा लड्न नछोड्नु सङ्घर्षको दुनियाँमा लड्न नछोड्नु सङ्घर्षको समस्या र यातना छ अर्पण तिम्रो प्रगति देख्ने चाहना छ अर्पण गाउँदेखि सहरसम्म हिमालदेखि तराईसम्म गाउँदेखि तराईसम्म हिमालदेखि तिम्रै व्यथा अनि बिछोडमा वेदना छ अर्पण हरेस नखानु कहिले पनि प्रगतिको पथमा हरेस नखानु कहिले पनि प्रगतिको पथमा समय र परिस्थितिको सामना छ अर्पण निकै नै मिठो गजल पठाउनु भएको थियो हामीलाई बागलुङदेखि पठाउनु भएको थियो मालपा चार बागलुङदेखि पठाउनु भएको थियो वसन्त गौतमले उहाँको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु र यो मुक्तक र गजलको लागि त्यस्तै गरी अझै पनि मसँग थुप्रै मुक्तक गजलहरू बाँकी नै छन् र एउटा मिठो साङ्गीतिक आवाजपछि त्यो मुक्तक र गजल पनि म भाषण गर्नेछु अब क्रममा तपाईँको लागि मिठो साङ्गीतिक आवाज छैन यो पनि बन्छु कहिले भन्छु म पानी हे ब्याड लक तिम्रो लागि होइन हुन्छ मेरो जवानी आदर्शवादका कुरा भएपछि वास्तविकता होइन आदर्शवादका कुरा भएपछि मेरा सपना अनि इच्छा सारा अधुरा भएपछि बाटो पठाउनु भएको थियो वसन्त गौतम विवशले वास्तविकता होइन आदर्शवादका कुरा भएपछि मेरा सपना अनि अनि इच्छा सारा अधुरा भएपछि म रोइरहे पनि तिमी पक्कै रमाउने छौ म रोइरहे पनि तिमी पक्कै रमाउने छौ तिम्रा जीवनका हर चाहना पुरा भएपछि बागलुङबाट हराउनु भएको थियो निकै नै मिठो मुक्तक उहाँको मुक्तक मैले भाषण गरिराखेको छु यदि तपाईँ पनि कार्यक्रममा मुक्तकै चुटकिलाहरू सुनाउन चाहनुहुन्छ तपाईँसँग भएको प्रतिभाहरू हामीलाई सुनाउन चाहनुहुन्छ भने शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिराखेका छौँ तपाईँ कार्यक्रममा आउन सक्नुहुनेछ र यदि कार्यक्रममा आउन सक्नुहुनेछ तपाईँ कुनै पनि व्यक्तिको क्यारिकेसर गर्न चाहनुहुन्छ तपाईँलाई जस्ट रमाइलो गर्न मन लागेको छ आफ्नो आफन्त इष्ट मित्रलाई सम्झना सन्देश राख्न मन लागेको छ भने पनि प्रोग्राम जस्ट प्रोजेक्टको यो एपिसोडमा आउन सक्नुहुनेछ बाहिर जस्तो देखिन्छ उस्तै हुँदैन मान्छे बाहिर जस्तो देखिन्छ उस्तो उस्तै हुँदैन मान्छे केही न केही नभई त आखिर रुँदैन मान्छे बाहिर जस्तो देखिन्छ उस्तो हुँदैन मान्छे केही न केही नभई त आखिर रुँदैन मान्छे असफलता नै सफलताको प्रतीक भने जस्तै असफलता नै सफलताको प्रतीक भने जस्तै प्रयासै नगरी सफलताको शिखर छुँदैन मान्छे निकै नै मिठो मुक्तक थियो यो पनि र त्यस्तै गरी अर्को मुक्तकलाई फेरि भाषण गर्न चाहन्छु कार्यक्रममा दुःख पर्दा मागी खाने भाँडो होइन माया दुःख पर्दा मागी खाने भाँडो होइन माया स्वार्थ पुरा भए छाड्ने घाँडो होइन माया दुःख पर्दा मागी खाने भाँडो होइन माया स्वार्थ पुरा भए छाड्ने घाँडो होइन माया रूप अनि फेसन हेरी माया गर्नेलाई मेरो भनाई रूप अनि फेसन हेरी माया गर्नेलाई मेरो भनाइ राम्रो रहन्जेल गुलाबको फुल नत्र काँडो होइन माया कार्यक्रममा मैले आज बाक्लुङबाट पठाउनु हुने मित्र वसन्त गौतमको मुक्तक र गजल भाषण गरिराखेको छु केही दिनपछि म गजल र मुक्तकहरू फेरि वाचन गर्नेछु अवक्रममा तपाईँको लागि एउटा मिठो साङ्गीतिक आवाज राख्न चाहन्छु त्यसपछि एकैछिन व्यावसायिक विश्रामको समय रहनेछ विश्रामपछि फेरि उपस्थित हुने नै छौँ నుంచి ఇంకొంచెం కుదుపు ఇల్లు తాకే ముందే చెమ్మే గబ్బి కోరి పడుచుకుంది రాత్రి మరుల దుపటి పోకి ఒదిగి ఉన్నది చాలని మరుని ముందర వేయమని మనసు చెప్పని మరులు గుప్పెని అమ్మా అమ్మా కసి గుమ్మ గుమ్మ కొంగు జాచవే प्रसुति तथा स्त्री रोग सम्बन्धी बिरामीहरूका लागि विशेष जानकारी यस टाढी रत्नगर पोलिक्लिनिक प्राली तथा Ratnanagar medicine centre main road टाँडीमा प्रत्येक शनिबार बिहान दस बजे वरिष्ठ प्रसुति तथा स्त्री रोग विशेषज्ञ डाक्टर श्री प्रसाद अधिकारी आउँदै हुनुहुन्छ त्यसैले तल्लो पेट दुख्ने पिसाब पोल्ने महिनाबारी हुँदा अत्याधिक रक्तस्राव हुने महिनाबारी अनियमितता तथा गडबडी सेतो पानी बग्ने पाठेघरको मुखमा घाउ भएको बाँझोपन आङ खस्ने अस्वाभाविक रूपमा गर्भ खेर जाने तथा गर्भवती महिलाको स्वास्थ्य खेर जाने लगायतका समस्याहरूको सफल उपचार गरिने हुँदा सम्बन्धित बिरामीले लाभ लिनुहोला फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी फोन नम्बर शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस टाइल्स सेनेटरी एवं बाथरूम फिटिङका सामानको लागि मात्र मैनाली हाइड्रोड एन्ड सेनेटरी हजुर हामी कहाँ दक्ष टाइल्स मिस्त्री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 सय सोह्र र अन्ठानब्बे चार एकाउन्न अन्ठानब्बे पाँच सय तिरासी यो हो रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्ज Thank you. एकैछिनको विश्रामपछिको समयमा तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु प्रोग्राम जसप्रिन्जीको एपिसोडमा प्रोग्राम जसप्रिन्जी सुनिराख्नु भएको छ समुदायमा वास्तविक सामुदायिक रेडियोको पहिचान दिलाउन सफल रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँग इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP login गरेर विश्वको जुनसुकै गुनामा रहेर पनि सुनिराख्नु भएको छ कार्यक्रम जसप्रो इन्जुको एपिसोडमा माझ गजल र मुक्तकलाई कार्यक्रममा स्थान दिइराखेका छौँ र भाषण गरिराखेका छौँ र छातीमाथि राखी सुती हात हिजो राति छातीमाथि राखी सुते हात हिजो राति माया बस्ला झैँ भयो बात हिजो राति माया बस्ला झैँ भयो बात हिजो राति उनलाई देखेर होला मैले सपनीमा उनलाई देखेर होला मैले सपनीमा दुई घन्टा चाहिँ लाग्यो मलाई रात हिजो राति उनलाई देखेर होला मैले सपनीमा दुई घन्टा चाहिँ लाग्यो मलाई रात हिजो राति विपनीमा उनलाई भेट्न नसके नि मैले विपनीमा उनलाई भेट्न नसके नि मैले सपनीमा भए नि थियो साथ हिजो राति सपनीमा भइने थियो साथ हिजो राति तिम्रो मेरो चर्चा अनि हल्ला भएपछि तिम्रो मेरो चर्चा अनि हल्ला भएपछि कति छिटो भेला भएको जमा जमात हिजो राति कति छिटो भेला भएको जमात हिजो राति उसको याद अनि अतीतले होला मलाई उसको याद अनि अतीतले होला मलाई धेरै भयो सम्झनाको बर्सात हिजो राति मुक्तक पठाउनु भएको थियो मल म चार बाक्लुङबाट पठाउनु भएको थियो साथी बसन्त गौतम विवशले हाल अहिले टाढीमा हुनुहुन्छ भनेर हामीलाई जानकारी दिनुभएको थियो त्यस्तै गरी अब म अर्को मुक्तक पढ्न चाहन्छु अन्तिम मुक्तक रहेको छ आजको कार्यक्रममा अर्कै केटासँग आजकल सल्की छ रेऊ अर्कै केटासँग आजकल सल्की छ रेऊ घुम्न डुल्न अनि डेटिङ जान पल्की छ रेऊ घुम्न डुल्न डेटिङ जान पल्की छ छर्यो काली काली भए पनि स्कुल पढ्दा हो काली काली भए पनि स्कुल पढ्दा हो क्रिम पाउडरको कमाल होला टल्की छ रेऊ कार्यक्रममा आज गजल मुक्तक सबै सबै मल मचार बाक्लुङबाट गौतम विवशले पठाउनु भएको थियो उहाँको लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु अब पनि कार्यक्रमबाट बिदा माग्ने बेला पनि भइसकेको छ मुक्तक पठाइदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद यस्तै गरी तपाईँ धेरै मुक्तकहरू लेख्दै गर्नुहोला तपाईँको मुक्तक आगामी श्रृङ्खलाको कार्यक्रममा पनि हामीले भाषण गर्न पाऊँ र तपाईँले यस्तै मुक्तकहरू र मिठा मिठा मुक्तकहरू लेख्नुहोला भनेर वसन्त गौतम विवशलाई जानकारी दिन चाहन्छु त्यस्तै गरी उहाँले उहाँले मुक्त पठाइदिनु भएकोमा उहाँलाई सबभन्दा धेरै धन्यवाद दिन चाहन्छु त्यस्तै गरी यतिबेलसम्म सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेघासँग इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP login गरेर विश्वको जुनसुकै गुनामा रहेर पनि कार्यक्रम जस्ट फर इन्जेकको एपिसोडलाई सुनेर साथ दिनुभयो तपाईँलाई पनि धेरै धेरै धन्यवाद भन्दै यतिन्जेलसम्म मेरो आवाजलाई रेडियो सेट श्रोतामाझ पुऱ्याउन साथ दिने प्राविधिक मित्र राजप्रति विशेष आभारी छु र त्यस्तै गरी तपाईँको आफ्नै साथी मधिवस मगर पनि कार्यक्रममा एउटा मिठो साङ्गीतिक आवाजलाई छोड्दै आजको कार्यक्रमबाट